कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज मेरो यही दुर्भाग्य बिर्सनलाई मेरो यही दुर्भाग्य बिर्सनलाई बाँकी रह्यो एउटै उपाय अरू छैन कुनै बाटो बेहोस हुने गरी पिउनु सिवा प्रकृतिको क्रम टुट्यो पृथ्वीले नियम भुलो मधुर गीतहरूका संगीतकार सिके रसाइली आजको सम्पूर्ण कार्यक्रम संगीतकार सिके रसाइलीमा समर्पित छ अजर अमर गीतहरूको यो एक सय बयासीौं श्रृंखलामा प्राविधिक मित्र सन्दीप सुन्दास सहित यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन आज विश्व प्रसिद्ध कवि शायर साहिर लुधियानवीको पनि पुण्यतिथिको दिन सन् उन्नाइस सय एक्काइस मार्च आठ तारीकका दिन ब्रिटिशको उपनिवेश हिन्दुस्तानमा जन्मिएका साहिल उद्यानवीको उनासाठी वर्षको उमेरमा उन्नाइस सय अस्सी अक्टोबर पच्चीस तारीकका दिन आजको दिन तास खेल्दा खेल्दै निधन भएको थियो डाक्टर आरएस चोपड़ाको निवासमा तास खेल्दै गर्दा साहिल लुधियानवीलाई अचानक एउटा झट्का लागेपछि उनको निधन भएको थियो र उनको जीवन पर्यन्त सेवा गर्ने उनका सहयोगी जानिसार अख्तरका छोरा जावेद अख्तरले उनको पार्थिव शरीरलाई बोकेर आफ्नो नयाँ घर परछाइयामा लिएर गएका थिए परछाइया जुन साहिल दानवीको चर्चित कृतिको नाम पनि हो र जावेदले किनेको नयाँ घरको नाम पनि साहिल दानवीलाई हार्दिक श्रद्धांजलि अर्पण गर्दै आजको कार्यक्रम शुभारम्भ गर्नेछौ सिकेर साइलीको चर्चाबाट सिके रसाइली नेपाली संगीत आकाशमा एक कुशल वाद्यवादकका रूपमा प्रवेश गरे रेडियोको तरंगमा उनले अल इण्डिया रेडियोमा आफ्नै आवाजमा पहिलो गीत गाए कति दुःख कष्ट झिली जन्मदिन आमाले यही गीतबाट उनी दुई हजार अठार सालमा रेडियो नेपालमा उनले गायकका रूपमा प्रवेश गरे रेडियो नेपालमा प्रवेश पश्चात उनको लामो समय सांगीतिक जीवन वाद्यवादकका रूपमा विशेष गरेर मेन्डोलिन पियानो गिटारका निम्ति उनी प्रख्यात थिए उनले अम्बर गुरूङका चर्चित गीत पोहोर साल खुशी फाट्योमा मेन्डोलिनको पीस बजाएका थिए भने उनले अम्बर गुरूङकै संगीतमा रत्न शमशेर थापाको शब्दमा रहेको मलमली मखमली भित्र गीतमा नयाँ गिटार प्रयोग गरेका थिए जुन पहिलो पटक नेपाली संगीत आकाशमा त्यति बेलाको अत्याधुनिक गिटार मानिन्थ्यो यी धेरै इतिहाससँग जोडिएका पात्र सिकेर साइनलाई आज सम्मानपूर्वक सम्झना गर्दै यो कार्यक्रम तयार पारेका छौं पहिलो गीत उनकै संगीतमा गौरी नेवाको शब्दमा सदाबहार स्वरका धनी प्रेमदोज प्रधानको स्वरमा Mm, mm, तिम्रो नाम बोलाउँदा हजुर भन्ने तिम्रो बोली सङ्गीताको जनामा सुन नौलो वरदान हो कि तिम्रो नाम बोलाउँदा हजुर भन्ने तिम्रो बोली सङ्गीताको सृजनामा कुनै नौलो वरदान हो कि बोलाउँदा तिम्रा सङ्गीहरूसँग जिस्किएर कुरा गर्छौ तिम्रो सामु आउँदा लजै सागर बन्छौ तिम्रा सङ्गीहरूसँग जिस्किएर कुरा गर्छौ तिम्रो सामु आउँदा लजै सागर बन्छौ तिमीलाई केही भन्दा होस् भन्ने तिम्रो बोली सङ्गीताको सृजनामा कुन नौलो वरदान हो कि तिम्रो नामले बोलाउँदा हजुर भन्ने तिम्रो बोली सङ्गीताको सृजनामा कुनै नौलो वरदान हो कि तिम्रो नाम बोलाउँदा गिराइदिँदा मुहार मात्र छुपिदिन्छौ बिसाउने बाहन गर्दै माया मात्र थपिदिन्छौ कहिले काहीँ गिजाइदिँदा मुहार मात्र छुपिदिन्छौ रिसाउने बाहन गर्दै माया मात्र थपिदिन्छौ विकासको भनी सोधुदा हजुरैको भन्ने बोली सङ्गीताको सृजनामा कुनै नौलो वरदानो तिम्रो नाम तिमी कसको भनी सोद्धा हजुरैको हो नि भन्ने तिम्रो बोली संगीतको कुनै वरदान हो कि यस्तो गीतबाट सिकेर साइलीको सांगीतिक जीवन प्रेमध्वज प्रधानसँग जोडियो भने यस्तै शैलीको गीत धेरै वर्षपछि ओम विक्रम विष्टले संगीत गरे बबिन प्रधानले गाए मेरा साथीहरूको माझ तिम्रो चर्चा चले जस्तै नामको कुरा गर्ने बित्तिकै सिकेर साइलीको नामको विशेष चर्चा हुन्छ धेरैलाई सिके र साइली भन्ने बित्तिकै दुईजना कलाकारको नाम हो कि भन्ने भ्रम पनि छ तर सिकेर साइलीको पूरा नाम हो चन्द्र कुमार रसाइली ईस्वी सम्बत उन्नाइस सय एकचालिस मार्च महिनामा क्वेटा जुन अहिले बल्चिस्तानको राजधानी मानिन्छ क्वेटामा सैनिक परिवारमा रहेका मानवीर सिंह रसाइली र चन्द्रमाया रसाइलीका छोराका रूपमा जन्मिएका चन्द्रकुमार रसाइलीले दुई हजार अठार सालदेखि संगीतमा गायनमा प्रवेश गरे र यसपछि नेपाली संगीतलाई अनुरत रूपमा सेवा दिँदै आए उनको प्रारम्भिक अध्ययन भयो मेघालयको शिलोङमा गोर्खा हाई स्कूलमा सात कक्षासम्म त्यस पश्चात उनको कालिम्पोङमा अध्ययन शुरू भयो एसयूएम मिशनरी स्कूलमा र वैवाहिक जीवन उनको कालिम्पोङकी दिलकुमारीसँग सम्पन्न भयो दुई हजार तीस सालमा र वैवाहिक जीवनपछि उनको सांगीतिक जीवन अझै उर्वरा हुँदै गयो उनले नेपाली संगीत जगतमा धेरै नयाँ कलाकारलाई गायनमा मौका दिए विशेष गरेर किशोर अवस्थाका भोजपुरी भाषाका गायक उदित नारायण झालाई उनले पहिलो पटक रेडियो नेपालमा नेपाली गीत गाउने अवसर दिए भने आजका चर्चित संगीतकार सम्बुजित बास्कोटालाई पनि सिके रसाइली नै रेडियो नेपालमा गायकका रूपमा प्रविष्टि दिएका थिए त्यसबाहेक गायक मनोहर पाण्डे रत्ना सिंह रचना रसाइली त्यसै गरी रोबिन शर्मा प्रकाश श्रेष्ठ धेरै कलाकारसँग उनको सहकार्य भयो तर नारायण गोपालसँग भएको सहकारी एउटा ऐतिहासिक दस्तावेज मानिन्छ यसपछि प्रस्तुत हुने एउटा गीतलाई गाएकी छिन् बंगाली मूलकी गायिका रत्ना सिंहले रत्ना सिंह काठमाण्डुमा पेशागत रूपमा आबद्ध एउटा ट्राभल एजेन्सीसँग कार्यरत सचिन सिंहकी पत्नी थिइन् सचिन सिंह त्यति बेला त्यहाँ गेस्ट रिलेशन अफिसरका रूपमा थिए र उनकी पत्नी जो बंगाली सम्प्रदायबाट आएकी थिइन् तिनले विश्व बल्लभको शब्द सिके रसाइलीको संगीतमा नेपाली संगीत आकाशमा एउटा गीत रेडियोमा रेकर्ड गराइन् यो गीतलाई योगिताजीले जोरपाटी नारायणटार आफ्नो सीसीएसका सम्पूर्ण स्टाफलाई समर्पण गर्न चाहनुभएको छ रातको कथा कोरियाबाट कमान सिंह मुक्सु लेख्नुहुन्छ चायरनी कहिले सुन्न पाउन्न दाई जुन बेला पुराना भागहरू रेकर्ड सुनि सुत्न बाध्य हुन्छु तर आज सिके र साइली दाईको बारेमा सुन्दैछु भनेर लेख्नु भएको छ स्वामी स्वाभिमान सन्तोष मेन्सन गर्नुहुन्छ तिम्रो नाम लिई बोलाउँदा हजुर भन्ने तिम्रो बोली सिके र साइलीका बारेमा थप नयाँ कुरा सुन्दै भनेर उहाँले आफ्नो मेन्सन गर्नुभएको छ मधु थापा लेख्नुहुन्छ आज धेरै समयपछि अजर अमर कार्यक्रम सुन्ने मौका मिलेकोमा आभारी छु भनेर कतारबाट उहाँले मेन्सन गर्नुभएको छ धेरै दिनपछि सुन्ने क्रममा बर्दियाका लोकेश तिमिल सिन्हा पनि हुनुहुन्छ धना पौडेलको आजले गम्भीर अवस्था छ साउन्ड सेन्सिटिभ ठाउँमा छु कार्यक्रम सुन्न मिलिरहेको छैन भनेर उहाँले जानकारी दिनुभएको छ युवराज मेन्सन गर्नुहुन्छ रेडियोमा सीके रसाइलीको गीत बज्दा र उद्घोषकले सिके र साइली भन्दा सिके र साइली दुईजनाको नाम हो कि भन्ने भ्रम थियो मलाई भनेर उहाँले जानकारी दिनुभएको छ त्यसै गरी अमेरिकाबाट प्रमोद उपाध्यायले पनि आज धेरै समयपछि कार्यक्रम सुन्दै गरेको जानकारी दिनुभएको छ भने आमोद प्रमोदजीले आज फेरि लाइभ सुन्ने मौका मिलेको छ भनेर जानकारी दिनुभएको छ ट्विटरमा हामीलाई मेन्सन गर्नुभएको छ दिना मित्रले मधेसी मोर्चाका नेतालाई चिन्ता होला कि नहोला आन्दोलन उत्ताउलो र अमानवीय हुँदै गएको छ आफैले सम्हाल्नुपर्ने समाज र जोगाउनुपर्ने लोकतन्त्रको दुर्दशा भनेर लेख्नु भएको छ र हाम्रो फेसबुकमा हामीलाई धेरै मित्रहरूले सिकेर साइलीको यो कार्यक्रमप्रति सम्मान र श्रद्धा व्यक्त गर्नुभएको छ भने मनिका मुनकर्मीजीले सिकेर साइलीको संगीतमा प्रेमको माला सुन्न आतुर छु भनेर लेख्नु भएको छ अनन्त कटवाल एसएन दाहाल बुढाथोकी मगर धर्म फुयाल लगायत धेरै मित्रहरूले आफ्ना आफ्ना चयनका गीतहरू राख्नुभएको छ भने राजेश्वर उदय लेख्नुहुन्छ आजको श्रृंखलामा सिकेर साइलीको संगीतमा साह्रै कर्णप्रिय गीतहरू सुन्ने अवसर मिल्नेछ भन्ने आशामा छु मेरो अनुरोध स्वर सम्राट नारायण गोपालको स्वरमा प्रेमको माला पहिराइदिए सम्हालिराख यसलाई तिमी नवै लाउने फूलको माला हो त्यो नारायण गोपालको यो वर्ष मंगिर उन्नाइस गते देहान्त भएको पच्चीसौं वर्ष पर्दछ र यो पच्चीसौं वर्षमा नारायण गोपालका जीवनका सम्पूर्ण फोटोहरूको प्रदर्शनी हुने पनि तयारी भइरहेको छ र नारायण गोपाल र सिके रसाइलीको सांगीतिक पक्षका बारेमा हामी अवश्य चर्चा गर्नेछौं आजको कार्यक्रममा सिके सँगै बसेर यसभन्दा अगाडि एउटा गीतको चर्चा गरौं यो गीत सिके रसाइली भन्दा अघिल्लो पुस्ताका गायक पन्ना काजी साकेले गाएका हुन् र यसलाई प्रसिद्ध चित्रकार उत्तम नेपालीले रचना गरेका हुन् पन्ना काजी जो रेडियो नेपालमा लामो समय लाइब्रेरियनका रूपमा पनि आबद्ध हुनुभयो पन्ना काजीलाई सरोज कुमार साकेको संकलनको तिरिरी मुरली बज्यो बनेमा गीतका कारण र दिलमाया खातीसँग गाएको मनमा तिम्रो प्रीत बसोसका कारण सदा सर्वदा सम्झना गरिन्छ भने सिकेर साइलीसँग सहकारीमा बनेको यो गीत पनि सम्झनाको बाटोमा पर्छ मैले सिङ्गे बसन्त रोजेको पत झड्किन या म एक्लो भए मानिसको मतिर खाए सागरको बिचमा म एक्लो भए मानिसको मतिर खाए सागरको बिचमा खोज्दा खोज्दै मैले खोज्दा खोज्दै तिमीलाई मैले आफै हराए जीवनको मोडमा आफै हराए जीवनको मोडमा मैले सिँगै बसन् पन्ना काजीको स्वर कमल प्रधानको शब्दमा कमल प्रधान रेडियो नेपालका प्रसिद्ध समाचार वाचक पनि हुनुहुन्छ र रासस राष्ट्रिय समाचार समिति समितिका पनि उहाँ प्रमुखका रूपमा आबद्ध हुनुहुन्थ्यो कमल प्रधानको यो सुकोमल शब्दमा सिकेर साइलीको संगीत राज श्रेष्ठ हामीलाई फेसबुकमा लेख्नुहुन्छ तिम्रो नामले बोलाउँदा अघिल्लो पटक र अहिले पनि अधुरो नै भयो पूरा बज्दा बज्दा कस्तो होला भनेर उहाँले प्रतिक्रिया राख्नुभएको छ यसलाई मैले प्राविधिक मित्र सन्दीप सुन्दासकै जिम्मामा छोडिदिएको छु कुनै कार्यक्रममा अवश्य पनि पूरा बज्ला र यसकारण पनि हामी गीतहरूलाई अलिकति कम बजाउने कोसिस गर्छौं कि गीत पूरै बजाओस् भनेर अमरदीप श्रेष्ठ लेख्नुहुन्छ संगीतकार सिके रसाईले विशेष कार्यक्रमको पर्खाईमा फेङटेक दक्षिण कोरियाबाट दिनेश रावतले भएको छ सिके साइलीकै बारेमा एक आर्मी परिवारमा जन्मेका सिके साइलीको बारेमा भारतको आसाम बसाईमा धेरै चर्चा हुने गर्थ्यो आज उहाँको बारेमा अझ धेरै रोचक अप्राप्य जानकारी पाउने आशा राखेको छु अरूण थापालाई अरूण भनेर चिनाउने कर्णप्रिय गीत जति माया लाए पनि जति कसम खाए पनि सुन्न पाउने अपेक्षा सहित भनेर लेख्नुभएको छ आज सिकेर साइली विशेष भएको हुनाले यो गीत आज यो श्रृङ्खलामा बज्दैन दिनेशजी त्यसै गरिकन हामीलाई एसएन दाहाले लेख्नुभएको छ अजर अमर गीतको समय बढ़ाउनु पर्यो अरू त कुनै गुनासो छैन भनेर उहाँले लेख्नुभएको छ भने यसको प्रतिक्रियामा दिनेश रावतजीले भएको छ म पनि सहमत छु पहिले नौ बजे नेपाल खबर प्रसारण हुन्थ्यो त्यही भएर नौ पन्ध्र बजेबाट अरू कार्यक्रम प्रसारण गरिन्थ्यो अहिले नेपाल खबर बन्द भएकोले नौ बजेदेखि नै यो कार्यक्रम शुरू गर्नु पर्ला भनेर दिनेश रावतजीले आफ्नो प्रतिक्रिया दिनुभएको छ अनन्त कटवाल आफ्नो प्रतिक्रियामा लेख्नुहुन्छ रमाइलो प्रस्तुतिका साथ सिके रसाइनलाई विशेष सम्झना आबुधाबीबाट यहाँ सबैमा हार्दिक आभार व्यक्त गर्दै अब अर्को गीतको चर्चा गरौं गायक उदित नारायण झालाई बलिउडमा पहिलो प्रसरीय दिए गाउनका निम्ति आरडी बर्मनले बडे दिलवालाबाट जीवन के दिन छोटे नहीं भन्ने गीतबाट त्यसपछि राजेश रोशनको संगीतमा सन्नाटामा उनले विनोद सेगल बेरोज चटर्जीका साथमा उदित नारायण झाले पनि गीत गाए यसपछि उदित नारायणका जीवनहरू त्यति सफल भएनन् गायनमा धेरै पछि मात्र उनलाई अनुप जोलोटाले एउटा भजन गाउने मौका दिए यी भजनको रेकर्डिङको सिलसिलामा उनको चित्रगुप्तका छोरा दोए आनन्द र मेलिनसँग भेट भएपछि त्यति बेला बन्दै गरेको एउटा भिडियो फिल्म कयामत से कयामत तकका निम्ति उनले आमिर खानका लागि गीत गाए र त्यही भिडियो फिल्म पछि गएर मरनसुर खानको निर्देशनमा ठूलो पर्दाको फिल्म बनेपछि त्यो चलचित्रबाट उदित नारायण झा सफल मानिए तर उदित नारायण झा बलिउडमा गायनमा सफल हुनुभन्दा अगाडि वा असफल हुनुभन्दा पनि अगाडि सिके रसाइलीको सरसंगतबाट रेड नेपालमा प्रवेश गरेका थिए त्यति बेला सिके रसाइलीको संगीतमा रत्न शमशेर थापाको शब्दमा उदित नारायण झाले अत्यन्त किशोर अवस्थामा गाएको यो गीतबाट उनको गायन शुरू भएको थियो विक्रम सम्बत दुई हजार एघार सालको पुसको अन्त्यतिर सप्तरीको भारदामा जन्मिएका उदित नारायण झा आफ्नी आमा भुवनेश्वरी देवीसँग पछि पछि लागेर संगीत सिक्न थालेको कुरा आफ्नो सम्झनामा निजी कुराकानीमा व्यक्त गर्ने गर्छन् उदित नारायण झाकी आमा आफ्नो माइती बिहारतिर जाँदा प्राय भजनहरूमा वा मन्दिरहरूमा गाउँदै गरेको उदित नारायणले देखेको कुरा उदित नारायणका दाजु जो बिहारमा बस कण्डक्टरका रूपमा सेवारत थिए ललित नारायण झाले आफ्नो सम्झनामा आफ्नो भाइ कसरी गायनतिर लागे भन्ने कुरा उल्लेख गरेका छन् भने भारतीय राजदावासले उपलब्ध गराएको छात्रवृत्तिमा उनी संगीत सिक्न भारतको मुम्बईको भारतीय विद्या भवन पुगे तर त्यहाँ उनले संगीत सिकेनन् पछि फिल्ममा गाउन उनी कृष्ण कल्लेका साथमा फिल्म जगतमा प्रवेश गर्ने कोशिश गरे उनलाई आरडी बर्मन राजेश रोशन त्यसै गरिकन लक्ष्मीकान्त प्यारेलाल र विशेष गरेर आनन्द मिलिनको सहयोगपछि उनले भारतको बलिउडमा गाउने काम शुरू गरे र पछि उनी स्वयंले आफ्नै लगानी र आफ्ना मित्र हेमनारायण चौधरीको लगानीमा आफै नायक भएर चलचित्र पिरती पनि बनाए तर पिरतीको असफलतापछि उनले चलचित्रमा अभिनय गर्ने अभिलाषा त्यागिदिए जसरी उनको गायनमा उनको जीवन सुरक्षित थियो अभिनयमा हुन सकेन उदित नारायण झालाई नेपाली संगीत आकाशमा सबभन्दा बढ़ी ठूलो सांगीतिक मंच दिने संगीतकार थिए सिकेर चाहिँले त्यसपछि दोस्रो श्रेणीमा गोपाल योजनको नाम पनि सम्मानपूर्वक लिन सकिन्छ हरे कृष्ण झा र भुवनेश्वरी देवी झाका कान्छा छोरा उदित नारायण झा जसको जीवनमा दुईवटा विवाह भयो र पहिलो विवाहका कारण उनी धेरै विवादमा पनि परे र कहिलेकाहीँ आफूलाई भारतीय हुँ भनेका कारणले पनि उनी विवादमा परेका छन् भने कहिलेकाहीँ भारतको पद्मश्री वा यङ इण्डियन अचिभर्स पुरस्कार लिँदा पनि उनले म नेपाल गइरहन्थे भन्ने कुराले पनि कहिलेकाहीँ उनी विवादमा पर्ने गर्छन् तर उनलाई अत्यन्त माया गर्ने संगीतकार सिके रसाइलीले अतीतदेखि उदित भन्ने एउटा सिडी पनि प्रकाशन गरेका छन् यो पनि एउटा सम्झनुपर्ने इतिहास हो उदित नारायण झाको जीवनका बारेमा उदित नारायण झाको यस्तो स्वर हुँदा पनि उनलाई सही रूपमा प्रयोग गर्ने संगीतकार थिए सिकेर साईले तर यस्तै स्वर भएका अर्का गायकलाई पनि उनले गायनको रूपमा रेडियोमा ल्याए गीतकार अरूण थापाको शब्दमा अरूण थापा जो गायक अरूण थापा होइनन् यी अरूण थापा एक प्रहरी प्रमुखका छोरा थिए र कहिलेकाहीँ गीत लेख्थे यिनको शब्दको गीतमा पहिलोपटक गायक भएर रेडियोमा प्रवेश गरे शम्भुजीत बास्कोटा जसको वास्तविक नाम शम्भु प्रसाद बास्कोटा थियो उनी भानुभक्त मेमोरियल स्कूलका विद्यार्थी पनि थिए उनलाई गायकको रूपमा मौका दिए सीके साइडीले कुराहरूमा छौ मायालु बिन्ते मलाई पत्र लेख बहिरे त होइन म पनि तिम्रो बहिरे त होइन म पनि तिम्रो मनमा लागेका सबै लेख मनमा लागेका सबै लेख कुन सहरमा छौ मायालु तिमीलाई हृदयको मन्दिर भित्र सजाएको छु तिम्रो कसमलाई हृदयको मन्दिर भित्र बिछोड भयो त के भो हाम्रो प्रेम रहोस् पवित्र बिछोड भयो त के भो हाम्रो प्रेम रहोस् पवित्र शहरमा छौ मायालु बिन्ते मलाई पत्र लेख कुन शहरमा छौ मायालु बिन्ते मलाई पत्र लेख बहिरे त होइन म पनि तिम्रो बहिरे त होइन म पनि तिम्रो मनमा लागेका सबै लेख मनमा लागेका सबै दुई सय पचास भन्दा बढ़ी चलचित्रमा संगीत निर्देशकका रूपमा काम गरिसकेका सम्बुजित बास्कोटाले तीन हजार भन्दा बढ़ी गीतमा संगीत गरेका छन् भने उनलाई गायकको रूपमा मौका दिने सिकेर साइलीले आज सम्मानपूर्वक हामीले सम्झना गरेका छौं र सम्भुजित बास्कोटा गायक हुनुका साथसाथै कुनै समय चलचित्रमा जुनियर आर्टिस्टका रूपमा पनि उनले काम गरेका थिए चलचित्र सिन्दूरमा उनले श्रीमाला शर्मासँग प्रेमीका रूपमा सानो अभिनय गरेका थिए भने जीवन रेखामा उनले नायक शिवश्रेष्ठलाई गाउँलेहरूले हमला गर्दा उनको खुट्टा समाइदिने एउटा सहयोगीका पात्रका रूपमा पनि सम्बोजितले अभिनय गरेका थिए यी अभिनेतालाई गायक बनाए सेकेरे साइलीले र यी गायकलाई संगीतकार बनाए नेपाली चलचित्र जगतका धेरै निर्देशकले नेपाली चलचित्र जगत संगीत जगतका धेरै राम्रा गायकहरूले सिके रसाइलीसँगको आजको यो बसाईमा उनीसँग गरिएको कुराकानीको सानो सानो सार संक्षेपमा मैले उहाँलाई सोधे तपाईँको यति लामो सांगीतिक जीवनमा संगीतको जीवन कसरी बित्यो र नारायण गोपाललाई तपाईँ कसरी कुन अवस्थामा सम्झिनुहुन्छ त्यो साङ्गीतिक जीवन सम्झिँदाखेरि त अब एउटा के भनौँ एउटा एक क्षणको रमाइलो रौनक र एउटा अर्कै फिल त्यो अहिले सम्झिँदाखेरि हुन त बेग्लै एउटा सपना जस्तो लाग्छ पनि होइन धेरै विभिन्न विभिन्न प्रत्येकको भाव विचार र उनीहरूको आफ्नो व्यक्तिगत व्यक्तिगत उनीहरूको क्यारेक्टर चालचलनमा र त्यस्तै त्यस्तै प्रकारले मैले चाहिँ सङ्गीत सिर्जना र उहाँहरूलाई दिनुपर्ने सङ्गीत त्यस्तै त्यस्तै प्रकारकै मैले चाहिँ सिर्जना गर्थेँ नारायण गोपाल हुन त एउटा ऊ साथीको हैसियत एउटा मित्रताको हैसियतमा मेरो सम्बन्ध कायम थियो त्यसरी हाम्रो आफ्नो अब उठ बस यताउति गर्दा ओर्दा र पछि जब सङ्गीत उनलाई मैले दिँदाखेरि हाम्रो त्यस्तै प्रकारको डिस्कसन प्राय हुन्थ्यो उनले पनि गीतहरू त्यस्तै किसिमको गाउनु रुचाउँथे सङ्गीत त्यस्तै रुचाउने उहाँ बेग्लै किसिमको एउटा व्यक्तित्व थिए उहाँ आफ्नो आफैमा ऊ भएको र मैले पनि उनलाई सधौँ किसिमको गीत सङ्गीत अरूभन्दा बेग्लै किसिमको अलिक अरूलाई अलिकति गाह्रो पनि लाग्नु पर्थ्यो त्यस्तो प्रकारको सङ्गीतहरू मैले उनलाई सिर्जना गरेँ म रेसल त प्रायः अब धेरै गीतहरू रेसल गरेर आएको थिएँ तर पछि अब उहाँले त्यति सम्पूर्ण गीतहरू त कतिपय गीतहरू रेसल गरेर त्यत्तिकै पेन्डिङ पनि भयो प्रेमको माला पहिराइदिए राख यसलाई नवैलिने फुलको माला हो यो राख यसलाई प्रेमको माला पहिराइदिए सम्हाली राख यसलाई नवैलिने फुलको माला हो यो सङ्गाली राख यसलाई तिम्रो साथ रहन्छु सुखमा पनि दुःखमा पनि सुखमा पनि दुःखमा पनि एउटै भावमा पोखिरहन्छु एउटै भाव पोखिरहन्छु प्रेमको माला पहिराइदे सम्हालिराख यसलाई फूल फुलको माला हो यो सङ्गालिराख यसलाई সমাধি দিয়ে দুই দিন কো सहारा है ना सहारा है ना पवित्र सिंदूर दिए पवित्र दिए तृष्णामा मुछिए माया होइन तृष्णामा मुछेको माया होइन प्रेमको माला पहिराइदिए सम्हालिरा राजेन्द्र रिजालको शब्द नारायण गोपालको स्वरमा सदाबहार संगीतका सिके सिकेर साइलीको संगीतमा चितवनबाट सुदीप शिवाकोटी लेख्नुहुन्छ भाइ र म सुन्दैछौ भनेर त्यसै गरी अमेरिकाबाट प्रमोद अमात्य लेख्नुहुन्छ कार्यक्रम सुन्दै भनेर प्रमोद अमात्य एक चर्चित कवि मुक्तकार हुनुहुन्छ भने त्यसै गरी बसन्त क्षितिज लेख्नुहुन्छ चुपचाप सुन्दैछु सुनिरहन्छु भनेर वसन्त क्षितिज जनसवालमा कला र साहित्य स्तम्भ सञ्चालन गर्नुहुन्छ र उहाँ नेपाली कार्यक्रमहरू आयोजना गर्ने एक इम्परासियो अर्थात संयोजक पनि हुनुहुन्छ वसन्तजीलाई त्यसै गरी राज श्रेष्ठजीलाई प्रमोद अमात्यलाई धन्यवाद व्यक्त गर्दै आजको यो कार्यक्रम सफल र सार्थक बनाउनमा अहम भूमिका निर्वाह गर्ने प्राविधिक मित्र सन्दीप सुन्दासलाई पनि हार्दिक धन्यवाद कार्यक्रमको अन्त्यमा मीरा राणाको स्वर सिके रसाइलीको संगीतमा विश्ववल्लभको शब्द गीत कसले गीत कसले गायो कता कता मुटु माझ नसै नसा छायो कता कता मुटु माझ नसै नसा छायो मन का मजेरी मन गीत कसले गायो आ राजेश्वर उदय लेख्नुहुन्छ स्वर सम्राट नारायण गोपालको स्वरमा प्रेमको माला पहिराइदिए सुनेपछिको उहाँको प्रतिक्रिया आनन्द आयो भन्ने यो गीत मिराणाको स्वरमा शब्द पुरूषोत्तम सापकोटा संगीत सिकेर साईले गल्तीवश मैले गीतकार विश्ववल्ल भन्न पुगेछु क्षमा चाहन्छु यी गीतसँग आजको कार्यक्रमबाट विदा हुन्छौ भोलि गायक संगीतकार रतनदास प्रकाश विशेष लिएर उपस्थित हुनेछौ कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज